খবর খবর ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल नानगढ मुगलिन सडक खण्डको जलबिरेमा हिजो गुडिरहेको कारमा सडकभन्दा माथिको डाँडोबाट खसेको ढुङ्गा लागेर एकजनाको मृत्यु भएको छ भने अरू तिनजना घाइते भएका छन् मृत्यु हुनेमा सिन्धुपाल्चोकका टुरिस्ट गाइड सन्तोष तामाङ रहेका छन् इलाका प्रहरीकारले मोगलिनका अनुसार नानगढबाट पोखरा जाँदै गरेको बा एकीय आठ आठ सात नम्बरको कारमा ढुङ्गा खसेर लागेको थियो हुनेमा तिनजना क्यानाडेली नागरिक रहेका छन् घाइतेको अवस्था सामान्य रहेको र कारको अघिल्लो भागमा पूर्ण रूपमा क्षति पुगेको प्रहरी जनाएको छ यसबीच नवलप्रासीको बडहरा दौलिया साथमा खेतमा गहुँ काट्न जाने क्रममा ट्र्याक्टरले खिचेर एकजनाको मृत्यु भएको छ मे एक त उनातिस एघार नम्बरको ट्र्याक्टरको पछाडिको चक्काले किच्दा गेर्मी साथ बस्ने तिस वर्षीय काशीनाथ गुप्ताको उपचारका लागि परासी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ सवारी चालक अनुमति पत्र लाइसेन्स लिने तयारीमा हुनुहुन्छ हो भने अब नयाँ शैलीको ट्रायल पास गर्नुपर्नेछ यातायात व्यवस्था विभागले सवारी र ट्राफिक ज्ञानको प्रभावकारिता बढाउन वैशाख आठ गतिदेखि लागू हुने गरी नयाँ मापदण्ड बनाएको हो यसकै तयारीका लागि चैत्र छब्बिस गतिदेखि लाइसेन्स परीक्षाको आवेदन समेत बन्द छ पुरानो शैलीको दुई पाङ्ग्रेले डन्डी छलाउने र चार पाङ्ग्रेले टी सेप कटाउने विधि बदलिएको हो पाँचवटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगत्मक परीक्षा फेरिएर अब अङ्ग्रेजीका आठ आकारमा घुमाउनु पर्ने हुनेछ त्यसपछि ठाउँ ठाउँमा राखेका स्पिड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ त्यस्तै उका र ओह्रालोमा समेत चलाउनु पर्नेछ परीक्षामा हेलमेट पन्जा र जुत्ताको प्रयोग सवारीको एनाम सङ्केत र स्टार्ट गर्दाको अवस्था समेत हेरिनेछ चालकको ध्यान थ्रोटल शरीर सन्तुलन सवारीमा बसेर हेर्ने तरिका ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ युटर्नमा साइड लाइटको प्रयोग जेब्रा क्रसिङको सावधानी ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ पाँच मिनटमा आठ आकारको दूरी पार गर्नुपर्नेछ चार पाङ्ग्रेमा सिट बेल्ट एना सङ्केत स्टार्ट एक्सिलेटर ब्रेक क्लज र ब्याक गियरको प्रयोग गर्दा मोड्ने तरिकाको परीक्षण गरिन्छ दुई पाङ्ग्रेको नयाँ बानेश्वर स्थित ट्रली बस कारले पछाडि र चार पाङ्ग्रेको स्वाल ट्रेनिङ अगाडि ट्रायल हुनेछ विभागका महानिर्देशक शरद चन्द्र पौडेलका अनुसार परीक्षा निगरानी गर्न र अनियमितता हुन नदिन उच्च स्तरको सिसी क्यामेरा समेत जोडान गरिएको छ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 यति नै ध्रुवरा सक्य चाहन्छु नमस्कार ट्राफिक खबर खबर ट्राफिक खबर